चुड्यो मेरो मायाको डोरी मायाको डोरी आखिर धोका दिएउनी निष्ठुरी बिन्ती सानो बेसा मलाई यो मनमा चोट भनी बिन्ती सानो बिर्स नभल जाइदेऊ अतिका पलहरू किनकि त्यसै मनमा बिर्छ हलेको बोट्छ यो मनमा चोट भरि बिन्दी सानो अतिर्का नभर जाइदेऊ धेरो देश मनमा पेर्छ हटायो बिन्ती सानो बिर्स नभल जाइदे छु आँखामा झार्दै आँखामा झार्दै मेरो उमेश भनेर याद गर्दै बिन्ती सानो भेष नभल जाइदेऊ अतीतका पलहरू किन कि